तिमीलाई नै हिँड्छु मेरो मनमा तिमीलाई नै हिँड्छु मेरो मनमा देखे चाहिँ लाग्छ यही बसे चाहिँ लाग्छ तिमी सधैँभरि मेरो मुटुमा नै dear to मेरो नि धरायो निरस लाग्छ जीवन तिम्रो मायाले के गरायो बसमा छैन यो तन बसमा छैन यो तन देखे झै लाग्छ यही बसे झै लाग्छ तिमी सधैँभरि मेरो मुटुमा नै नै म चिड्छु मेरो लुको चन्द्रमा लुकिदिन्छ निश्चल तिम्रो त्यो रूप देखेर अप्सरा लजाइदिन्छ अप्सरा लजाइदिन्छ देखे जै लाग्छ यही बसे जै लाग्छ तिमी सधैँभरि मेरो मुटुमा लाई नै खोजी हिँड्छु मेरो मनमा तिमीलाई नै खोजी हिँड्छु मेरो मनमा देखे चाहिँ लाग्छ यही बसे चाहिँ लाग्छ तिमी सधैँभरि मेरो मुटुमा लाई नै छिड्छु मेरो मनमा